हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ नौ बजेको नेपालबारी समाचार लगत्तै करिब करिब दस बजेसम्म नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका अति नै चर्चित लोकभाकाहरूको साथमा कार्यक्रम लोकसङ्कार लिएर हामी हरेक दिन आउँछौँ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र तपाईँले यति बेला लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुनाबाट सुनिराख्नु भएको छ विशेष गरी लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका सुमधुर लुकफाकाहरू आजको कार्यक्रममा मैले तपाईँलाई राख्नेछु त्यसो त लोकसङ्कारको व्यवसायमा रहेर हामी नयाँ नयाँ लोकभाकाहरू पनि तपाईँको माझमा राख्छौँ पुराना पुराना लोकभाका पनि राख्छौँ र लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका श्रोष्टासँग कुराकानी पनि गर्ने गर्छौँ तर आजको कार्यक्रममा भने मैले विगत केही समय चर्चामा रहेका केही समय अगाडि चर्चामा रहेका लोक भाकाहरू तपाईँको माझमा राख्छु नयाँ पनि छैनन् पुराना पनि छैनन् मध्यम खालका जुन बिच समयतिर भनौँ अथवा केही समय अगाडि निकै नै चर्चा बटुल्न सफल भएका थिए ती भाकाहरू आजको लोकसङ्कारको व्यवसायमा राख्नेछु र यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित अनि निकै नै रमाइलो भाका तपाईँले निकै नै मन पराउनु भएका हो मन पराउनु भएको भाका हो तपाईँको मनमा बस्न सफल भएको भाका यति बेला राख्छु तपाईँ सम्पूर्ण लोक लोकपारखी मनहरूको आजको लागि आकाशकै जुन छाड्छु म भन्दिनँ उनको बाहेक कसैको बिकुनको आकाश झुम्कै हो मैले बाछा कसामै खाइसके जुनी जुनी म त उनकै हो हार्छु म भन्दिन उनको बाहेक कसैको भन्दिन धरती उनको आकाश झुम्कै हो मैले बाछा कसमै खाइसके जुनी जुनी म त उनकै हो मैले बाछा कसमै खाइसके जुनी जुनी म त उनकै हो भैसा, भइसक्यो उतिर म त माया लाउँदिन दुईतिर धरती कुनको आकाश झुम्कै हो मैले बाछा कसमै खाइसके जुनी जुनी म त उनकै हो भइसक्यो उतिर म त माया लाउँदिन दुईतिर धरती कुनको आकाश झुङ्कै हो मैले बाचा कसमै खाइसके जोनी जोनी म त उनकै हो मैले बाचा कसमै खाइसके जो भइसक्यो जुनी जुनी म त उनकै हो तपाईँले पनि बाजा कसम खानु भएको छ होला कसैसँग तपाईँले त्यो आफूले खानु भएको बाजा आफूले बोल्नु भएको बोलीलाई सधैँ पुरा गर्नुहोला चाहे दुनियाँ नै किन नउल्टियोस् तपाईँको साथ तपाईँको त्यो सहयोग कहिले पनि तपाईँबाट टाढा नहोस् नछुटोस् तपाईँको माया र तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि तपाईँले हामीलाई यति बेला विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसायमा विशुद्ध रूपमा हामी लोक लोकभाकाहरू लोकगीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ र प्रस्तुत गरिराखेका छौँ जबसम्म तपाईँले माया गर्नुहुन्छ तबसम्म लोकसङ्कार तपाईँको व्यवसाय यस्तै रूपमा तपाईँको माझमा हामी लिएर नै आउनेछौँ र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि पालो भएको छ अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्ने जुन भाका नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको छ तपाईँले निकै नै मन पराउनु भएको भाका हो केही समय अगाडि चर्चामा रहेको भाका हो तर जे होस् तपाईँ हाम्रो मनमा बस्न सफल भएको भाका यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि लोकसङ्कारको व्यवसायमा कोही छैन तिमीले चाहिँ मैले माया गर्ने थिएन घाम पानी जहिले नि तिमीलाई नै सम्झिरु पर्ने घामले नि पोलिदियो जुङले नि जाडो भो कोही छैन तिमीले झै मलाई माया गर्ने हुँदा त सानी मैले भोग्न पर्थेन घाम पानी जहिले नि तिमलाई नै सम्झिरहन पर्ने घामले नि पल्दियो जुनले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 tailors and shirting suiting centre Khairahani चार पर्स बजार proprietor Chitrabahadur Pariyar mobile number अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ लामो दूरीसम्म घुर्ने माइलेजको राम्रो सुविधासँगै फाइनेन्सको सुविधा भएको त्यसैले म सधैँ रोज्ने गर्छु मेरो सुजुकी सुजुकी टाढियती अटोमोबाइल टाढियती अटोमोबाइल पूर्वी चितवनकै सुजुकी बाइकको आधिकारिक विक्रेता साथमा दक्ष र अनुभवी मेकानिकद्वारा बाइक र स्कुटी मर्मत एवं सर्भिसिङका साथै एक्सचेन्जको अफर भएको Suzuki Tadhi automobiles Ratnanagar Tadhi Chitwan phone नम्बर शून्य छेपन्न पाँच एकसठी दुई उनासाठी मोबाइल अन्ठानब्बे एक बाहन्न शून्य दुई तिन बयानब्बे साथै पञ्चरको झन्झट नहुने नयाँ प्रविधिको ट्युबलेस डिस्क ब्रेक र अटोचोक भएको आकर्षक कलरको सुजुकी स्कुटी र सम्पूर्ण जिनेवन पार्ट्सहरूको लागि हामीलाई सम्झनुहोस् झ्याल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 समयमा तपाईँलाई फेरि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकसङ्कार तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा साथसाथै यति बेला लोकसङ्कारको व्यवसाय तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट पनि लगन गरेर सुनिराख्नु भएको छ विशेष गरी आजको कार्यक्रममा मैले केही समय अगाडि चर्चामा रहेका निकै नै रमाइला खालका लोकभाग मुक्तकहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित लोक भाका तपाईँको माझमा राख्छु निकै नै मन पराउनु भएको हो तपाईँले एक समयमा यो भाकालाई त्यसो त अहिले त्यति बजेको छैन नयाँ गीत सङ्गीत स्थान पाइराखेको बेलामा यी भाकाहरू अलिकति पछाडि पढिरा परिराखेका छन् त्यसैले पनि लोकसङ्कारको व्यवसायमा तपाईँको लागि राख्न चाहन्छु कल्पनामै भए नि देख्छु भनेको हे सारी झेल्दैछु दुःख अनि आँसुमा खेल्दैछु कल्पनामै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको ए सारी झेल्दैछु दुःख छु म खेल्दैछु कल्पनामै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा छौ भनेको सुनालाई कल्पनामै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भनेको आकाशको जुनालाई नसा चुनालाई कल्पनामै भए नि देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा देख्छु भनेको यही बेलामा कलमको मसी सकियो सानो मायालाई केही कुरा लेख्छु भने को मेरो सानो मायालाई केही कुरा लेख्छु भनेको निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँलाई एकैछिन भने भए पनि यिनै लोक भाकासँगै सहयात्रा गरिराखेका छौँ लोकसङ्कारको व्यवसायतिर लिएर हामी हरेक दिन आउने गर्छौँ बिहान नौ बजेको नेपाल नेपालवाणी समाचार लगत्तै करिब करिब दस बजीसम्म र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ र कार्यक्रमको पनि अन्तमा आइसकेका छौँ कार्यक्रमबाट पनि छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार म ठुलाको ए बेलामा सानोले बोलाको रुमाल हल्लै हल्लै ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलै थिएँ म ठुलाको ए बेलामा सानोले बोलाको रुमाल हल सबै कुरा त बुझ्न मैले सकिन पुरा त रुमाल हल्ला गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण